नमस्कार तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ आर्चमा हरेक आइतबार दश बजेको समाचार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम मुक्तक माला लिएर आज पनि सधैँझै म मदन भण्डारी उपस्थित भइसकेको छु प्रविधि संयोजनमा सधैँझै कविता श्रेष्ठजीले मलाई साथ दिइरहनु भएको छ एकानब्बे दशमलव छ मेगार्चको ध्वनि तरंगमा अहिले तपाईँले हामीलाई सुनिरहनु भएको हुनुपर्छ त्यस्तै गरेर डब्लु डब्लु डट रेडियोभिजन डट कम डट एनपी लगअन गरेर संसारभरिकै साथ हामीलाई तपाईँले पक्कै सुनिरहनु भएको हुनुपर्छ भन्ने हामीलाई लाग्छ कार्यक्रम मुक्तक मालामा हामी श्रोता तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू राख्ने गर्छौं मुक्तकारहरूसँगको कुराकानी राख्ने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौं आजको यस कार्यक्रममा भने तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त खराबहरूको साथमा म उपस्थित भएको छु हामी सँगै रहनुहोला तपाईँको मुक्त पनि समसँग कार्यक्रममा म आलो पालो जोड्दै जानेछु सुख दुःखको आसपास मित्र चाहिन्छ सुख दुःखको आसपास मित्र चाहिन्छ मनको कुरो बुझ्ने खास मित्र चाहिन्छ नसोच्नु एक्लै जन्मि एक्लै मर्नेछु भनेर उठाउन पनि मरेको लास मित्र चाहिन्छ किनकिने मार्मिक मुक्त परिको साथमा आजको मुक्तक मालाको मैले मुक्तकको सिलसिला शुरू गर्न चाहे श्रोता यो मुक्तक मुक्तकार रत्न पुन मगर्जीको रूकुम पश्चिम उहाँको घर हो रत्न पुन मगर्जी हाम्रा पछिल्ला अङ्कहरूमा नियमित रूपमा आउँदै गर्नुहुन्छ रूकुम पश्चिमबाट मिठो माया हामीलाई बाँड्दै गर्नुहुन्छ मुक्तक गच्छपको लेख्नुहुन्छ त्यस्तै अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु श्रोता मसँग मुक्तक छ टीआर शर्मा अथक मनुजीको सल्यान उहाँको घर हो जसरी पनि आफ्नै स्वार्थ लुट्न थालेका छन् जसरी पनि आफ्नै स्वार्थ लुट्न थालेका छन् त्यसैले अनेक अभियान जुट्न थालेका छन् सत्ता दल मात्रै कहाँ फुटेको छ र यो देशमा साहित्यिक संगठन बनी फुट्न थालेका छन् यसरी व्यङ्ग्य टीआर शर्मा अथक मनुजीको अर्को मुक्तक मसँग छ श्रोता जगत थापाजीको जगत थापाजीले यो मुक्तक सँगसँगै आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ अबको क्रममा मुक्तकार जगत थापाजी घरी हाँस्नु अनि रुनु तिम्रै कमजोरी हो घरी खरी हाँस्नु अनि रुनु तिम्रै कमजोरी हो सपनीमा मात्र तस्विर छुनु तिम्रै कमजोरी हो आज मलाई पाएन भनेर रोएर के गर्छौ तिमी अरे यार तिमी मेरो नहुनु तिम्रै कमजोरी हो यसरी जगत थापाजी मुक्तक मालामा आउनुभयो अर्को मुक्तक मसँग छ मुक्तकार हुनुहुन्छ पुष्प चैडा छेत्रीजी धनगढ़ी बाह्र कैलाली उहाँको घर हो पछि अर्को ठाउँमा लगातार खायो पछि अर्को ठाउँमा लगातार खायो नेपाल आमाको झुटो शपथ बेकार खायो के खाएनौ र नेताज्यू सत्तामा हुँदाखेरि पार्टी पुवा नदी नाला खोला किनार खायो पुष्पचडा छेत्रीसी धनगढ़ी बार कैलालीबाट व्यङ्ग्य मुक्तकमा यसरी लिएर आउनुभयो यो पाला अर्को मुक्तक मसँग छ प्रकाश साउदजीको ढकारी गाउँपालिका चार सुन्दर बस्ती बलाता अछामुवाको घर हो मन दुख्ला पर्ला पिर होला मन दुख्ला पर्ला नरुनु होला दैलोमा हेरेर मेरो तस्विर होला साउको ऋण तिर्न प्रवास जाँदैछु आमा बाकसमा आयो भने मृत शरीर नरुनुहोला यसरी मनै चसक्क पार्नुभयो मुक्तकार प्रकाश साउदजीले आह्वानी श्रोता हामी कार्यक्रममा पहिलो सांगीतिक कोसेली तपाईँहरू समक्ष राख्छौं यस गीतमा आवाज रहेको छ गायक प्रमोद खरेलजीको शब्द तथा संगीत रहेको छ सुनिल विशीजीको रिदम बुढा मगर्जीको मुक्तक मसँग छ पोखरा जाजरकोट उहाँको घर हो रिदम बुढा मगर्जीको मुक्तक हामी सुनौ सँगसँगै गीत कविता श्रेष्ठजीले तपाईँहरू समक्ष राख्नु नै हुनेछ आँखामा आँसुको मूल छुट्यो त्यही दिनबाट आँखामा आँसुको मूल छुट्यो त्यही दिनबाट मनकै मान्छेले खुसी लुट्यो त्यही दिनबाट प्रेम दिवसमा सम्बन्ध झनै कगाड हुन्छ भन्थे मेरो त भएको सम्बन्ध टुट्यो त्यही दिनबाट सास रोकिए मात्र तिम्रो याद मेटिन्छ जति खोजे पनि धोकेबाज भेटिन्छ सास रोकिए मात्र तिम्रो याद मेटिन्छ जति खोजे पनि धोकेबाज भेटिन्छ हिजो तिमी भाइ सबै पुग्छ भन्थ्यौ आज तिम्रै कारण मुटु दुख्छ भन्छौ हिजो तिमी भए सबै पुग्छ भन्थ्यौ आज तिम्रै कारण मुटु दुख्छ भन्छौ म त पागल भए म त बहुला भए म त पागल भए म त बहुला भए ए माया ए माया दिनु तिम्रो लागि सानो कुरा थियो त्यही कुराले आज मलाई दिनु पीडा दियो धोका दिनु तिम्रो लागि सानो कुरा थियो भन्थ्यो आज अर्कैसँग मुटु साट्छु भन्थ्यौ हिजो तिमीसँगै जुनी काट्छु भन्थ्यौ आज अर्कैसँग मुटु साट्छु भन्थ्यौ म त पागल भए म त बहुरा भए म त पागल भए म त बहुला हरिदम बुढा मगर्सीको मुक्तक मुक्तक सँगसँगै यो मिठो गीत तपाईँले सुन्नुभयो रेडियो भिजनेको एकानब्बे दशमलव छ मेगा आर्समा मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ म तपाईँहरूकै मुक्त करपहरू आलो पालो लिइरहेको छु जोगाउनु देशको सुगन्धित माटो भनिदिनु छ जोगाउनु देशको सुगन्धित माटो भनिदिनु छ खेतबारीमै फल्छ चामल आँटो भनिदिनु छ हे नेताज्यू नेपाल आमाको जिम्मेवारलाई काँधमा पोख्नुहोस् कर्तव्यको बाटो भनिदिनु छ यो मुक्तक मुक्तकार रंजित मगर्जीको पोखराबाट उहाँले हामीलाई मुक्तक पठाउनुभयो रंजित मगर्जीका खराबहरूसँगै अर्को मुक्तक म लिन्छु मुक्तकार हुनुहुन्छ सुनाकरी निर्मला आचार्यजी नेर्पा छ खोटाङ उहाँको घर हो जब मान्छे यथार्थलाई छोडेर सपनामा हुन्छ जब मान्छे यथार्थलाई छोडेर सपनामा हुन्छ शिक्षित मान्छे पनि रूढिवादी जमानामा हुन्छ त्यो समाजमा समानता कहिल्यै हुँदा नि हुँदैन जहाँ हैसियत महँगो कपडा र गहनामा हुन्छ निकै सुन्दर ढंगले आउनुभयो मुक्तकार सुनाखरी निर्मला आचार्यजी अर्को मुक्तक मसँग छ सुरज बाईबाजीको घ्याङ्लेक गाउँपालिका सिन्धुली उहाँको घर हो परिवर्तन भयो हेराई नजिक हुँदै आयो परिवर्तन भयो हेराई नजिक हुँदै आयो बोली चाली नरम बनाई नजिक हुँदै आयो हिजो मलाई भिखारीको उपनाम दिने मान्छे भएपछि दुई चार कमाइए नजिक हुँदै आयो निकै मिठो मुक्तक सुरज राजीको हजुर सिन्धुलीबाट उहाँले मुक्तक भयो अर्को मुक्तक छ मसँग प्रकाश महरा आकाशीको सुर्नया गाउँपालिका चार मल्ली चाडी बैतडी उहाँको घर हो जनताको अगाडि हार के लागि हो जनताको अगाडि हार के लागि हो देशमा यति धेरै प्रचार के का लागि हो खुशी छैन जनतालाई आजसम्म पनि काम लागेन सिंहदरबार के का लागि हो व्यङ्ग्य मुक्तकमा प्रकाश महरा आकाशी उहाँले यसो भन्दै गर्नुहुँदा मुक्तकमा चेतराज खनालजी साँपे बगर नगरपालिकाबाट यसो भन्नुहुन्छ बन्छ भन्थ्यो हाम्रो घरबार देखिएको छैन बन्छ भन्थ्यो हाम्रो घरबार देखिएको छैन कलम पनि हुन्छ तरबार देखिएको छैन सुनाप्ताका गाउँ गाउँमा आउने नेताहरू कहाँ छ त्यो सिंह दरबार देखिएको छैन अब श्रोता हामी कार्यक्रम अर्को एउटा गीत सुन्छौं गंगा खड्काजीको मुक्तक मसँग छ बुढा नीलकण्ठ एक काठमाडौँ उहाँको घर हो यो समयमा गीत रहेको छ अन्जु पन्तजीको यस गीतलाई राजकुमार बगर्जीले लेख्नु भएको हो अनि संगीत भर्नु भएको हो अन्जु पन्तजीको गीत हामी सँगै सुन्नेछौ मुक्तक सुनौ पहिला गंगा खड्काजीको पिरतीको फूल सारेर गयो विरतीको फूल सारेर गयो दुनियाको सामु हारेर गयो मिठा मिठा सपना देखाउँदै दे। दो बाटोमा एक्लै पारेर गयो बदलियो तिमी बदलियो साइनो बदलियो तिमी बदलियो साइनो बदलियो संसार बदलियो जीवन बदलियो संसार बदलियो जीवन तर उस्तै छ उस्तै छ यो माया तर उस्तै छ उस्तै छ यो माया बदलियो तिमी बदलियो साइना 不愁。 बदलियो संसार बदलियो जीवन तर उस्तै छ उस्तै छ यो माया गंगा खर्काजीको मुक्तक मुक्तक सँगसँगै यो गीत मैले तपाईँहरू समक्ष राखेँ मुक्तक माला सुन्दै हुनुहुन्छ म मुक्तक तपाईँहरूकै लिइरहेको छु विविध संस्कृति विविध भाषाभेष अन्त कहाँ छ विविध संस्कृति विविध भाषावेश अन्त कहाँ छ मनमोहक दृश्यले भरिपूर्ण परिवेश अन्त कहाँ छ हिमाल हाँस्ने डाँफे नाच्ने गुराँस फुल्ने मृग डुल्ने भन्नुहोस् त नेपाल जस्तो सुन्दर देश अन्त कहाँ छ हो नि है यो मुक्तक शैलेन्द्र रिमालजीको विदुर तीन नुवाकोट उहाँको घर हो शैलेन्द्र रिमालजीको मुक्तक सँगसँगै अर्को मुक्तक म लिन्छु उहाँसँग मुक्तक छ विकास कठेत समर्पणजीको भारत आश्रम दाताबारी उहाँको घर हो म गीत लेख्छु तिमी संगीत भरेर गाइदेऊ मैनाचरी म गीत लेख्छु तिमी संगीत फरेर गाइदेऊ मैनाछरी गुराँस टिपेर दिन्छु माला काँसेर लाइदेऊ मैनाछरी नदी चाहिँ बगिजाने त्यो यौवन फर्की आउँदैन कहिले बाटो हेर्दै पर्खिरहन्छु वसन्त बनी आइदेऊ मैनाचरी मैनाचरीलाई यो मिठो अनुरोध विकास कठेत समर्पण सिको अर्को मुक्त मसँग सम्झना खत्रीजीको कञ्चनपुर उहाँको घर हो कसलाई सम्झौ आफू त हारेको मान्छे म कसलाई सम्झौ आफू त हारेको मान्छे म भित्रभित्रै दबिएर मनमुटु मारेको मान्छे म कसैले साथ दिन्छ भने के आश गर्नु र खै आफ्नै चिन्तकी अल्पत्र पारेको मान्छे निकै निराश मुक्तकमा सम्झना खत्रीजी कञ्चनपुरबाट उहाँले मुक्तक पठाउनुभयो अर्को मुक्तक छ मसँग मोहन पाक प्रवासी मनोजीको बुनपा दश बजाङ उहाँको घर हो हाल उहाँ भारत बेंगलोरमा हुनुहुन्छ कहिल्यै नआउनेको बाटो हेरेर बाँचेको छु कहिले नआउनेको बाटो हेरेर बाँचेको छु सहन नै नसक्ने पीडा सहेर बाँचेको छु यसकारण आफूले आफूलाई अभागी ठान्छु टुटेको दिल छातीभित्र राखेर बाँचेको छु मोहन प्रवासी मनोजी आउँदै गर्नुहुन्छ मुक्तक मालामा अर्को मुक्तक म लिन्छु दिवा दिवाकर आम टेका चिराङ असम भारत उहाँको घर हो सम्भवत पहिलो पटक हुनुपर्छ दिवाकर न्युपानेजी हामीहरू समक्ष आउनु भएको तब उपदेष्टाको नजर पनि धमिलो हुन्छ तब उपदेष्टाको नजर पनि धमिलो हुन्छ जब कसैको कटाक्षले मन अमिलो हुन्छ सन्साना प्रहारले ठूल्ठूला आँटको बाह्र बच्चा महाशय हो हात्तीसँग लड्दा विजयी सधैँ कमिलो हुन्छ दिवाकर नेउपानेजी पहिलो पटक हुनुपर्छ यसरी हामीहरू समक्ष आउनुभएको अब पनि हामी अर्को एउटा गीत सुन्नेछौ उहाँ पनि पहिलो पटक हुनुपर्छ श्रद्धा आचार्यजी हुनुहुन्छ मुक्तकार पोखरा सोह्र कुरे चोर उहाँको घर हो यो समयमा मसँग गीत रहेको छ एउटा अस्मिता अधिकारीजीले गाउनु भएको रवि मल्लजीले लेख्नु भएको यस गीतमा कम्पोज विराट कडेरियाजीले गर्नुभएको छ गीत सुनौ अस्मिता अधिकारीजीको मुक्तक सुनौ श्रद्धा आचार्यजीको खुम्सिएका मनका भाव बताउन चाहन्छु खुम्सिएका मनका भाव बताउन चाहन्छु जिन्दगीभर तिम्रो साथ पाउन चाहन्छु कल्पनाका तरंगलाई सारङ्गी बनाई चोखो मायाको विश्वास बिलाउन चाहन्छु लुसिरा औरियो आचार्यजीको मुक्तक सुन्यौं मुक्तक सँगसँगै यो गीत सुन्यौं मुक्तक मालामा म तपाईँहरूकै मुक्त खरपहरू आलो फालो लिइरहेको छु आउँछन् अनेकौं सपना अनि अचम्म लाग्छ आउँछन् अनेकौं सपना अनि अचम्म लाग्छ पूरा हुँदै हुँदैनन् कहिले पनि अचम्म लाग्छ हिजो जसले आफ्नो भाइसरी ठान्छु भन्थ्यो उसैले चलायो छुरा दुश्मन बने अचम्म लाग्छ यसरी निकै स्वादिलो ढंगले मुक्तक पस्नुभयो मुक्तकार मगर भाइजीले सल्यानदेखि भनेर उहाँले मुक्तक पठाउनु भएको छ मगर भाइ पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष भएको अर्को मुक्तक म कार्यक्रममा जोडिहाल्छु मसँग मुक्तक छ थुमान छेत्री सिम्पलजीको बनगाड़ कुपिण्डे नगरपालिका तीन सल्यान उहाँको घर हो कहिले बुझ्ने होला खै खास कुरा हामीहरू कहिले बुझ्ने होला खै खास कुरा हामीहरू भनौँ भने हामी नै हो अबुझहरू हरामीहरू देख्न त देखेकै हुन् मान्छे खरानी भएको तर पनि झगडा गर्दै फर्किन्छन् मलामीहरू यो मुक्तक मुक्तकार थुमान छेत्री सिम्पलजीको हजुर सल्यान उहाँको घर हो अर्को मुक्तक छ मसँग श्रोता मुक्तकार हुनुहुन्छ सुनिल राणा पिराहीजी हाँसो र खुसीको छाल कहिले आउँदैन हाँसो र खुसीको छाल कहिले आउँदैन सधैँभरि हुन्छ निकाल कहिले आउँदैन नयाँ सत्ता आए पनि नेताले कुर्सी पाए पनि गरिबहरूलाई नयाँ नेपाल कहिले आउँदैन निकै मन अर्को मुक्तक सुनिल राणा बिरहीजीको पकुन पातिन सल्यान उहाँको घर हो आज धेरैजना सल्यानका मुक्तकारहरूले हामीलाई मुक्तक पठाउनु भएको छ मिठो माया बाँडेर अर्को मुक्तक म कार्यक्रममा लिन्छु अभिराज खाती अन्जानजीको उहाँको घर भने थाहा नगरपालिका चार मकवानपुर हाल उहाँ काठमाडौँमा हुनुहुन्छ थोरै भएको खुसी पनि लिएर जान्छ थोरै भएको खुसी पनि लिएर जान्छ आफै काट्छ मुटु आफै सिएर जान्छ यो समय पनि मेरो लागि शत्रु जस्तै भएको छ जहिले आउँछ पीडा मात्रै दिएर जान्छ अभिराज खाती अन्जानसी हजुर मकवानपुर उहाँको घर हो अर्को मुक्तक समूहसँग श्रोता विक्रम ओली नेपाली बाबुसीको घोराई एघार दाङ उहाँको घर हो दुःखले आँखासँग आँसु साट्यो जीवन सकियो दुःखले आँखासँग आँसु साट्यो जीवन सकियो सङ्घर्षले मृत्युको सीमा नाख्यो जीवन सकियो वाक्यांशको अन्त्यमा विरामले वाक्य सकिन्छ कुन क्रियामा विराम लाग्यो जीवन सकियो यसरी विक्रम ओली नेपाली बाबु हामीहरू समक्ष आउनुभयो सम्भवत उहाँ पनि पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको अब भने श्रोता हामी अर्को एउटा गीत सुन्छौ हिउँ कला हाँसी खतिवड़ाजीको मुक्तक मसँग छ कमल बजार अछाम उहाँको घर हो हिउँ कला हाँसी खतिवड़ाजीको मुक्तक मसँग रहँदा यो समयमा गीत रहेको छ सजन राईजीले गाउनु भएको संगीत भर्नु भएको लेख्नु भएको छ रमेश कार्कीजीले हामी गीत त छौ मुक्त सुनौ पहिला कला हाँसी गाउँ गाउँघर जतिको रमाइलो सहर हुँदैन गाउँघर जतिको रमाइलो सहर हुँदैन नारीहरू बिनाको त सुन्दर घर हुँदैन दुःख पीडा छ र नै त जिन्दगी छ हजुर बादल बिना पनि आकाश सुन्दर हुँदैन गाउँघरकै जीवन रमाइलो राजै गाउँघरकै जीवन रमाइलो गाउँघरकै जीवन रमाइलो राजै गाउँघरकै जीवन रमाइलो गोरुलाई लाउने महला दुई दिनको यो चोला गोरुलाई लाउने महला दुई दिनको यो चोला भिरको गोरु भिरैमा है लाको माया एकै फेरैमा भिरको गोरु भिरैमा है लाको माया एकै फेरैमा पात गाएको गीत ठुली सीत लाएको पीत मेला पात गाएको गीत ठुली सीत लाएको प्रीत सम्झिँदा मनै रमाउने सधैँ सम्झिँदा मनै रमाउने गाउँघरकै जीवन रमाइलो राजै गाउँघरकै जीवन रमाइलो पैचो पैँचो सबैसित गुन्जिरहने असर गीत ऐचो पैँचो सबैसित गुन्जिरहने असार गीत खोकुटारको मै जारैमा राजै पोपुटारको मै जारैमा गाउँघरकै जीवन रमाइलो राजै गाउँघरकै जीवन रमाइलो गोरुलाई लाउने महला दुई दिनको यो चोला गोरुलाई लाउने महला दुई दिनको यो चोला भिरको गोरु भिरैमा है लाको माया एकै फिरैमा को गुरु भिरैमा है लाखो माया एकै फिरैमा हिउँकला हाँसी खतिवड़ाजीको मुक्तक मुक्तकसँग यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हर्समा मुक्तक मालामा मुक्तक लिने यो सिलसिला श्रोता आजलाई यति मात्रै तपाईँहरूले भएका आज धेरै मुक्तक मसँग छन् सुरक्षित छन् म आउने कार्यक्रमहरूमा पक्कै जोड्दै जानेछु रेडियो पिजन एकानब्बे दशमलव छ मेगा सुन्दै रहनुहोला मुक्तक माला सँगै रहनुहोला कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला एट द रेट जीमेल डट कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ प्रतिक्रिया पठाउन सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्त खराबहरू प्रतिक्रियाहरू तपाईँले छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समीक्षणका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरतम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झँदै म मदन भण्डारी जाँदा जाँदै नारायण गोपालजी र आशा बोसलेजीले गाउनु भएको रञ्जित कश्मीरजीले संगीत पार्नु कुसुम कश्मीर र तुलसी घिमरेजीले लेख्नु भएको यो निकै नै मिठो गीत छोड्दै विदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परौं नमस्कार शुभरात्री La पहाडको माथि माथि पहाडको माथि माथि घुम्दै उडेर आकाशको चारैतिर फैलिएर पागल जस्तै उडिने बादल हौ तिमी बादल हौ बादल हो पहाडको माथि माथि घुम्दै उडेर आकाशको चारैतिर फैलिएर पागल जस्तै हिडने बादल हो त्यो बादल हो बादल हो तिमी बा खुशी पर सावन को झरी हुने दुखी भए तो कोशित बनने रिस उठे भेल भाई बगाई लाने पागल जस्तै उडी बादल हो तिमी बादल हो बादल हो just

तिमी बादल हो बादल हो जो बादल हो पहाडको माथि माथि घुम्दै उडेर आकाशको चारैतिर फैलिएर बादल हौ तिमी बादल हौ बादल